हावाले मलाई छोएझै जुमी फुलहरूले गीत सुनाएझै खेली बसन्तले मलाई बोलाएझै सुसाई खोलाले केही भने कस्तो यो आभास मायाको सपना झै खुल्ला आँखाको कल्पना झै जादु नगरीमा आफैलाई भुले जै, अझै अन्जान घेराइले मलाई